अब एक रोचक प्रसङ्ग गुल्मीको पिपलदारा गाविस वडा नम्बर पाँच निवासी तेइस वर्षीय शोभाखर नेपालीले पहिलो श्रीमती विवाह गरेको एक वर्ष नबित्दै दोस्रो विवाह गर्नुभएको छ जुन विवाहमा जेठी श्रीमती नै जनता गएर गराइदिनु भएको छ अनि बडगाउँका छब्बिस वर्षीय एक युवाद्वारा झन्डै साठी वर्षीय वृद्धसँग प्रेम विवाह गर्नुभएको छ यस रोचक प्रसङ्गका लागि उनै शोभाखर दम्पतिसँग हामी टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार हेलो सुन्नुहोस् न तपाईँको श्रीमानको उमेर कति भयो तेइस वर्षको हुनुभयो के नाम पर्यो नि शोभा खर के शोभा खर नेपाली अनि तपाईँहरू त एक वर्षमै दुइटी भइसक्नुभयो अरे नि त हो के के भयो भन्नुहोस् तपाईँको नाम चाहिँ के पर्यो गीता नेपाली अनि तपाईँले कहिले विवाह गर्नुभएको मक्सिरमा बाजे बजाएर कि प्रेम विवाह गर्नुभएको थियो ए बाजे बजार गर्नुभयो अनि पहिला पहिला चिनजान थियो अथवा माया प्रेम बसेर पछि माघी विवाह भएको कि अथवा के भएको मागेरै है अनि धुमधामसँग विवाह भयो पोहोर पोहोर चाहिँ धुमधामसँग बाजे बजाएर विवाह भयो त्यसो भए अर्की श्रीमती कहिले ल्याउनु भयो अर्की श्रीमती भने हिजो साँझ फेरि अर्की भित्राउनु भयो कहाँबाट ल्याउनु भयो भने ए वस्तुबाट अर्की टिपेर ल्याउनु भयो एक वर्षमा दुईवटा विवाह होइन अनि तपाईँको सौता चाहिँलाई घरमा श्रीमती छ भनेर ल्याउनु भएको रहेछ कि नभनिकन तपाईँको सल्लाहले अर्को ल्याउनु दिनुभएको किन ए तपाईँले सल्लाह दिनुभयो अर्की ल्याउनुलाई किन स्वीकृति दिएको तपाईँले तपाईँले पनि गएर लिएर आउनुभयो ए सौताले श्रीमानको जन्ती जानुभयो त्यसो भए तपाईँ एउटा जेठी श्रीमती श्रीमानको दोस्रो विवाह गर्दिन केटी ल्याउनु जानुभयो तपाईँ किन हजुर किन कुट्नु भयो भन्ने सुनिन्छ त फेरि तपाईँलाई श्रीमान श्रीमती बिचको झगडाले होइन घरयासी झगडाले पिट्नु भएको अनि मिल्नुहुन्छ भने किन श्रीमानको बेइज्जत गरिदिनुहुन्छ त नि ए तपाईँका बालबच्चा भएको छैनन् र तपाईँका बालबच्चा छैनन् र ए हुनेवाला छ अनि अर्की ल्याउन त्यसो त गर्न हुन्न थियो नि तपाईँले भनेपछि मिलेर बस्छौ भन्ने लगाइराखेको छ अनि तपाईँको श्रीमान अहिले कहाँ हुनुहुन्छ ल पाउन त नमस्कार हजुर हजुर नमस्कार तपाईँ त एक वर्षमा दुईटी बिहा गर्नुभएछ त्यसमाथि फेरि श्रीमतीले पनि स्वीकृति दिनुभएछ तपाईँ त निकै भाग्यमानी हो कि के हो भने के अर्कीलाई पनि बाजा बजाएर भित्रै हो कि त्यतिकै भनेपछि अब जेठीतिरको माया कान्छीतिर सरिया हो कि क्या हो होइन माया त दुवैतिर बराबर कसरी बराबर गराउनुहुन्छ त अब बराबर त यस्तो हुन्छ होइन म केही चिज खान पनि यिनीहरूको मुखमा नगरे म खाँदिनँ एउटा दिँदैन दुईवटा दिन्छु होइन मेरो माया चाहिँ यस्तो हुने यो संसारमै नभएको कि राम राम राम राम राम है सुन्नु न यो अरूले चाहिँ सौदा ल्याएपछि लुस्न थाल्छन् तपाईँ कि जेठी श्रीमती त एकदमै सासु जस्तै भनेर बस्नु बारे चाहिँ निकै बिमानी पाउनु बारे चाहिँ क्या श्रीमती जेठी त भन्नुपर्छ के राम्रै गरे जस्तो लाग्छ तपाईँलाई यति बेला मलाई राम्रो गरे जस्तो लागेको छैन गल्ती गरे जस्तो तर के अब गरे जस्तो अनि जेठी श्रीमतीको बच्चा हुनेवाला रहेछ कान्छीसँग कहिलेदेखि लभ सुरु भएको थियो नि कान्छीसित कहिलेदेखि लभ सुरु भएको थियो भने ए लभ बसेकै छ दिनमा ए लभ परेको होइन कति छिटो मान्छे त एक दुई वर्षसम्म लभ गरेर पो फस्छन् तपाईँ त छ दिनमै कस्तो आँखा गडेछ त तपाईँको एउटा मात्रै भयो हिम्मत मत आउँदैन र दुईजना अवस्था धेरै हिम्मत आउँदैन त्यो एउटा तारीभित्रको दुईटा भएपछि दुईटा भएपछि दुईजना बुढो बुढाबुढी अवस्था हिम्मत आइहाल्नु चाहिँ तपाईँको जेडी श्रीमतीले पनि भयो तपाईँले पनि भयो त्यही भयो सर के छ उहाँलाई घरमा काम गरिदिने सहयोगी चाहिने भएर त्यस्तो जोड गर्नु भएको रहेछ क्या श्रीमतीले सायद होला अहिले तपाईँ कति वर्षको हुनुभयो र म अहिले चाहिँ तेइस वर्ष तेइस वर्ष उमेरमा जेठी भन्दा पनि पहिला पनि बिहा गर्नु भएको थियो कि या पहिलो हो यो वस्तुमा ससुराली उसले जेठी गएर चाहिँ जम्मा भयो वस्तुमा स्वीकार गर्नुभयो त वस्तुमा उसले स्वीकार गर्नुभयो त हजुर एकदम के भन्नुभयो टिकटाला पनि भयो म उहाँ चाहिँ नि अहिलेको कान्छी विवाह गरेको होइन कन्या नै हो कन्या नै हो लौ र त तपाईँको कान्छी बुढीसित पनि बोल्ने मौका दिनुहोस् हजुर नमस्कार हजुरको शुभ नाम चाहिँ के पर्यो ओहो बधाई छ है विवाह गर्नुभएछ खुसी लाग्यो है बधाई छ खुसी लाग्यो भनेको के हजुर हेलो हेलो हेलो हजुर नौली दुलाई लजाएर हो कि नबोलेको लजाउन त नभन्नुहोस् न हेलो ए सीताजी अनि सौता छ भन्ने कुरा थाहा थियो थिएन तपाईँलाई सौता छ भन्ने थाहा थियो थिएन अनि दुईतिर माया बाँडेर हुन्छ भन्ने लाग्छ अनि तपाईँको जेठी दिदीले पनि गर्नु भएको छ माया तपाईँलाई हेला गर्नु भएको छैन माया गर्नुहुन्छ अनि श्रीमानको आय स्रोतको बाटो के छ नि श्रीमानको आय स्रोतको बाटो के छ भने के पसल कहाँ हो ए खन द तपाईँले त अन्तर्जातीय विवाह पनि त गर्नुभएछ नि तपाईँ सुनारकी छोरी उहाँ चाहिँ नि नेपाली होइन ल धेरै खुसी लाग्यो दुवैजना मिलेर दुई बहिनी जस्तो गरेर बस्नु भएको रहेछ फेरि पनि बधाई दिन चाहन्छु है त अनि तपाईँको श्रीमानलाई दिनुहोस् अनि आम्दानी चाहिँ दुईटी श्रीमती पाल्ने आम्दानी चाहिँ छ होइन नभए बाहिर देश जाने अनि कमाउने आठ चाहिँ आयो अनि बुवा आमा छोराछोरी दाजुभाइ दिदीबहिनी को को हुनुहुन्छ नि बुवा आमा हुनुहुन्छ भाइहरू तिनवटा हुन्छ तिनवटा छन् होइन हजुर अब दिदीहरू दुईवटा दिदीहरू हुनुहुन्छ बिहा भइसकेको छ भाइ एउटा इन्डियातिर छ होइन बिहे त भाइहरूले पढ्छ अनि बुवा आमा चाहिँ घर आसी टिचक होइन शिक्षक रे कृषक ए कृषक हजुर हजुर त्यही त के तपाईँ तेइस वर्षको उमेरमा एक वर्षमै ड्युटी भयो कतै पछि अर्कैसँग मन बस्यो भने के गर्नुहुन्छ हो अब पक्का हो ए त्यसो भए तपाईँ त इङ्ग्लिस पनि बोल्नु रहेछ झिल्के झिल्के हुनु रहेछ कतै पल्किने हुन् कि कोही होइन किनभने पढे त राम्रै थियो पढ्न पाएन गरिबी जन्मियो त्यही पनि अब यस्तो समस्यामा समस्या दुई दुईवटा देश झन् ठुलो परिवार गर्ने मान्छे हेर्नुहोस् अहिले दुई दुई दुई दुई बुढी पनि झन् ठुलो परिवार भयो यस समस्या समस्यामा समस्या यस्तो सर ए कुटपिट चाहिँ नगर्नु होला है यस्तो हुन सर त्यो यस्तो हो कि आदर्शमा आएर चाहिँ आज चाहिँ अनावश्यक गल्ती भयो होइन अब चाहिँ त्यो चाहिँ दोहोरिङ छैन होइन क्षमा प्राप्ति छ होइन हजुर अरू त के बनाउनु सरखै अहिले चाहिँ श्रीमती भुलीको स्थिति हो ए ल मिलेको अवस्था है अनि सुन्नुहोस् त यो यही खुसी लाएर ओजेल खबरमा यो हर्ष खुसी सुनाउन खोज्नु भएको हो अनि सुन्नुहोस् त अन्तिममा के भन्न चाहनुहुन्छ अन्तिममा म जस्तो हजारौँ दाजुभाइ दिदीबहिनीहरूले सौदामाथि जाने चाहिँ प्रयास कसैले नगरोस् र कसैलाई पनि धोका दिने प्रयास नगरोस् भन्न चाहन्छु र म जस्तो दाजुभाइ दिदीबहिनीहरूले कोही पनि आदेशमा आएर स्वास्नीप्रति चाहिँ होइन श्रीमतीप्रति चाहिँ यस्तो चाहिँ लडाइँ झगडाको चाहिँ पृथ्वी नरक नफरोस् भन्न चाहन्छु अनि म त जस्तो हजारौँ लाखौँ लाखौँ दाजुभाइ दिदीबहिनी हुनुहुन्छ उहाँहरूको चाहिँ मैले अग्रिम अग्रिम यो मेरो चाहिँ हृदयदेखि म उहाँहरूलाई भन्न चाहन्छु कि तपाईँ उसैसँग प्रेम गर्नुहुन्छ उसैसँग माया गर्नुहोस् उसैसँग गर्छ उसँग बस्नुहोस् भनेर म यही भन्न चाहन्छु है तपाईँको बुद्धि त पलाइ छ कसरी थाहा भयो अहिले त निकै अर्थी उपदेश दिन थाल्नुभयो यस्तो ज्ञान हुँदा हुँदै किन बिहा गर्नु हो त नि तपाईँले अर्को फेरि त्यही त सर पहिला बुद्धि कहाँ गयो गयो अहिले बल्ल आएर थाहा भयो भन्ने भन्नुभयो सर <laughs> हजुर हजुर ल जो खुसी लाग्यो तपाईँले यसरी बोल्नै चाहनुभयो तर तपाईँले जस्तो अरूले यस्तो चाहिँ नसिकुन् तैपनि एक वर्षभित्रमै दुइटी त्यसमाथि पनि जेठी श्रीमतीले बिहा गराइदिने यस्तो पनि हुँदो रहेछ यो अनौठो अनौठो लाग्यो र मैले तपाईँलाई आज ओजेलको खबरमा लिएको हो अनि सुन्नुहोस् न तपाईँले जुन आदि आदि माया दिन्छु भन्नुहुन्छ नि त्यो आदि मायाले जेठी र कान्छीलाई दुबईलाई पुग्दो ए आधा आधा माया बाँड्ने हो कहिले यता कहिले उता घोटी बढी भयो भने त यसो दरारा आउला नि त लौ त हजुर राम्रै रहोस् सुखद रहोस् तपाईँहरूको दाम्पत्य जीवन खुसी लाग्यो र दुःख पनि लाग्यो है त ल बिदा हौ ल तपाईँलाई त्यो समाचार दिने मान्छेलाई दिनुहोस् त राजीव हेलो ल तपाईँले यो ओजेलका खबरमा एउटा रोचक रोचक लाग्यो र राख्नुपर्छ कि भनेर जुन सम्पर्क गराउनु भयो तपाईँको शुभ नाम चाहिँ के भन्नुभयो अरे ए राजीव विश्वकर्मा होइन हवस् त राजीव विश्वकर्माजी तपाईँ पिपलदारा छबाट वडा नम्बर पाँचका शोभाखर नेपालीले एक वर्षमा दुईटा विवाह त्यो पनि श्रीमतीले विवाह गरिदिनु भएको एउटा रोचक पक्ष उहाँहरूसँग जोड्ने प्रयास जुन गर्नुभयो यसका लागि धेरै धेरै धन्यवाद छ यहाँलाई हस् त राजीवजी श्रोता सुनिहाल्नुभयो समाज कतातिर ढल्किँदैछ कतिपय स्थानमा श्रीमानले दोस्रो विवाह गर्यो भने बहुविवाहको मुद्दामा जेल हाल्न खोज्छन् श्रीमतीहरू अनि लाखौं रुपियाँ गोजी भराई मागेर सम्बन्ध विच्छेद गरेर बस्छन् तर हेर्नुहोस् त अब यस्ता पनि जमाना आए स्वयं श्रीमतीले श्रीमानको विवाह गराइदिने र अझ लिन जनता समेत जाने यो पनि समयको माग हो या समयले भित्राएको विकृति हो यस्तै यस्तै माया प्रेम कथित यो माया प्रेम स्वार्थी यो माया प्रेम कसैको जवानीमा ललायत माया प्रेम भन्नुपर्छ भन्ने लाग्छ तर जवानीमा मात्र होइन कालमा पनि माया गर्दोरहेछन् बडगाउँ गाविस वडा नम्बर तिनका रामबहादुर राहाडी मगर छब्बिस वर्षको हुनुभयो अहिले तर उहाँले साठीको हाराहारी उमेर भएकी एकजना वृद्ध महिलालाई प्रेम विवाह गरेर ल्याउनु भएको छ यी छब्बिस वर्षीय रामबहादुर राडी मगरसँग आउने ती वृद्ध कुनै एकल महिला नथ्यो उहाँका श्रीमान देश परदेशमा बेपत्ता हुनुहुन्न थियो ताकि घरमै हुनुहुन्थ्यो तर गजबको कुरा घरमा काम गर्न आउने जोतबा गरिदिन आउने राडी मगरसँगको लसबसमा परेर उहाँ उनीसँग आउनुभयो यस्तो छ समाज बुढेसकालमा कसैलाई तन्नेरी चाहिने कसैलाई भने बैस उमेरमा ओल्ड इज गोल्ड लाग्ने यसरी गाउँघरका झिल्केहरू कसैको मन सजिलै मोड्न सक्ने भएका छन् उता पिपलधारामा बिहे गरेको एक वर्षमै अर्की श्रीमती त्यो पनि श्रीमतीले नै विवाह गराइदिने उता बडगाउँमा छब्बिस वर्षीय रामबहादुर राहाडी मगरज्यूले झण्डै साठी वर्ष कि हजुर आमाको कि वृद्धलाई जीवन सङ्गिनी बनाएर ल्याउने समाजका यी अनौठा अनौठा प्रेम प्रसङ्गहरू अथवा अवैध सम्बन्धहरू हामी जोड्दै जानेछौ आगामी दिनहरूमा आज हामी तिनै छब्बिस वर्षीय रामबहादुर जसले अर्काकी श्रीमती नाना हजुरआमालाई विवाह गरेर ल्याउनु भएको छ यो रोचक प्रसङ्गबाट बिदा चाहन्छु धन्यवाद अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो अहिले दस वर्ष भयो विदेशमा कमाउन जान्छु भनेर हिँडेका श्रीमान बेपत्ता भए दुई हजार साठी सालमा मलेसिया पुग्नुभएका बागलुङ जिल्ला जलजला गाविस वडा नम्बर छ का कुलबहादुर सिन्जाली कहाँ हुनुहुन्छ मर्दो जिउँदो थाहा छैन यता उहाँकी श्रीमती एक छोरा माइतीमा बस्न बाध्य भएका छन् परिवारजन उनकै सम्झनामा छन् मलेसिया जस्तो ठाउँ जहाँ गुण्डाहरू लाग्छन् पुलिसले पनि लछार पछार कुटपिट गर्छ लुड्छ त्यस्तो ठाउँमा पुगेका उनी जिउँदो छन् या मर्दो परिवारजन एकदम चिन्तित छन् गत एक वर्षदेखि उजेलका खबर मार्फत पीडा व्यक्त गर्नका लागि श्रीमानको खोजीका लागि जलजला गाविसबाट उहाँकी श्रीमती कल्पना सिन्जालीले हामीलाई फोन गरेर भनिरहनु भएको छ यसपालि भने समय निकालेर नियमित स्तम्भ जीवनको गोरेटोमा उहाँको श्रीमान प्रतिको बिलाउना अथवा श्रीमान प्रतिको गुनासो राख्न गइरहेका छौँ हामी त्यहाँ पुग्न सकेनौ वास्तविकताहरू सबै बुझेर आज हामी उहाँसँग टेलिफोन सम्पर्कमा छौँ हेलो दिदी नमस्कार दिदी एक वर्ष जति भयो तपाईँले आफ्नो श्रीमानको खोजी हुन्थ्यो कि ओजेलका खबरमा भनेर हामीलाई फोन गरिरहनुहुन्थ्यो आज हामीले समय निकालेका छौँ कहिले जानुभयो के के भनेर जानुभयो अनि कहिलेसम्म सम्पर्कमा हुनुहुन्थ्यो कहिलेबाट सम्पर्क हुनुभयो बताइदिनुहोस् न हजुर

पाँच छ महिनासम्म भयो त्यसपछि के भन्नुहुन्थ्यो कम्पनी छाडे भन्नुभयो कि अथवा कहाँ छु भन्नुहुन्थ्यो मैले उसले भनेको सुन्न अरू अरू त्यहाँबाट भागतिर अर्कै ठाउँ गयो गरे भन्ने खबर मलेसियाको कुन ठाउँमा जानुभएको थियो सुरुमा कम्पनीको नाम केही थाहा छ के लाग्छ तपाईँ त लामो समयसम्म त उहाँको प्रतीक्षामा रहनु भएको छ तपाईँलाई के लाग्छ अब त्यस्तै हो पहिला पहिला त उसको याद आइरहन्थ्यो अब बच्चा भर नभने बेला आयो अब नानी भर न स्कुलमा गर्दाखेरि जन्मे दर्दा चाहिन्छ भने अब जन्मे दर्दा गराउन जाँदाखेरि बिहा दर्दा चाहिन्छ भने बिहा दर्ता नभए नाति चाहिन्छ पुरोको भने त्यसपछि होइन स्कुलमा भर्ना होइन बिहा दर्ता नभएको होइन जन्मे दर्ता निस्कँदैन भने त्यसपछि

कमाइत बस्यो तेह्र वर्ष भयो त्यस्तो छोरा उसको छोरा पनि हिमायतीबाट बस्यो हिमायतीबाट लापत्ता आगो त्यो पठाएन तेल घरबाट कुनै भएन भनेपछि त्यही छोराको मुख देखेर बस्नु भएको छ तपाईँ अब अब तपाईँको श्रीमानले तपाईँलाई माया नगरेर हो कि वा अन्य केही घटनाहरू केही भएर लापत्ता भएको हो कि भन्ने लाग्छ घटना त बिहा गरेर बस्छ भन्ने भनेको त त्यही होला नै त्यही होला नभए घरमा छोरा जान हुँदाहुँदै यस्तो गरेर हराम थिएन होला भन्ने लाग्छ तपाईँको छोराले के भन्छन् बुवा खै भन्छन् होला नि त तपाईँलाई सताउँछन् होला है त्यस्तो दिन गर्दिन यस्तो ठाउँमा गएर तेरो बा एक ठाउँमा गएर हरायो भन्ने उसलाई थाहा भयो त्यसो गर्दाखेरि अब पहिला पहिला त भन्थ्यो एउटा कमलेर भयो साथमा पर्छ कुनै वास्तै छैन अब कस्तो छ भन्ने थाहा पनि छैन तेरो बा अरू अरूले तेरो बाबा खै भन्दा मलाई थाहै छैन भन्छ अनि तपाईँले धेरै भयो हामीलाई फोन गरेको जब ओजेलका खबर सुन्नुहुन्छ त्यसपछि हाम्रो कहिले आउँछ भाइ पालो भन्नुहुन्छ ओजेलका खबर सुनिरहनुहुन्छ है तपाईँले त्यही भएर पीडा व्यक्त गर्ने मन लाग्यो आफ्नो पनि तपाईँलाई होइन झन् एउटा नै हाम्रो गाउँमा नजिकै छोरा थियो हजुर कतारमा छ त्यति बेला मेरो छोरा सात आठ वर्षको हुनु त्यो विदेशबाट आयो विदेशबाट आउँदाखेरि आमा छोरा गयौँ नजिकै पर्छ त्यहाँ त मेरो छोरा खुब उदाइदिएको भाइ त्यति बेला मलाई लाग्थ्यो मेरो पुरो आयो मेरो छोरा कतिजना थियो होला भन्ने हुन्छ